भर्दै छन् है आफ्नै झोला सचेत हौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला भर्दै छन् है आफ्नै झोला सचेत हौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला स्वार्थ लोभ अहमले भाइचारा टुट्दै जान्छ स्वार्थ लोभ अहमले भाइचारा टुट्दै जान्छ फुट्छ अनि बम गोला सचेत हौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला भोको पेट कोही नहौ मान्छे बीच भेद छोडौ भोको पेट कोही नहौ मान्छे बीच भेद छोडौ मान्छे कै हो सबको चोला सचेत हौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला जाति भाषा धर्म भन्दै अफ्रिकामा के के भयो जाति भाषा धर्म भन्दै अफ्रिकामा के के भयो भोलि यहाँ त्यस्तै होला सचेत हौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला सुबास त आफ्नै हुन्छ फुलौं एकै ठाउँ हामी सुबास त आफ्नै हुन्छ फुलौ एकै ठाउँ हामी सहु बरु मासा तोला सचेतौ यही बेला भर्दै छन् है आफ्नै छोला सचेतौ यही बेला फेरि बग्ला रातै खोला सचेत हौ यही बेला दलबीर सिंह बराइली घायल जीवको गजल थियो यो उहाँ गुप्तेश्वर तीन रामेछापको हुनुहुन्छ हाल अबुधाबी युएईमा एक व्यक्तिले भगवान बुद्धलाई प्रश्न सोधेछन् म खुसी चाहन्छु जवाफमा भगवान बुद्धले भन्नुभएछ पहिला मलाई निकालिदेऊ म अहंकार हो त्यसपछि चाहन्छुलाई निकालिदेऊ त्यो इच्छा हो अब हेर के बाँकी रह्यो मात्र खुसी अहंकार र इच्छा आकांक्षाबाट मुक्त रहनुभयो भने सधैँ खुसी रहनुहुनेछ नेपालभर तेइसवटा रेडियो स्टेशन इन्टरनेटमा क्यानाडा नेपाल डट नेट लगायतका दर्जनौ वेबसाइट र ब्लगहरू अनि आइफोन र एन्ड्रोइड फोनमा क्रमशः नेपाली एफएम र माई नेपाल नामका एप्लिकेशनबाट हामीलाई सुन्ने सम्पूर्ण श्रोताहरूमा नमस्कार अनि स्वागत गर्न चाहन्छौ रन्सी मिडियाको साप्ताहिक प्रस्तुति कार्यक्रम यो साँझ यो सुभाषमा निर्माता रन्सी अनि यो प्रस्तुता प्रदीप गिरी यो कार्यक्रमको उन्चालिसौं श्रृंखला हो कार्यक्रमको छब्बीसौं श्रृंखलादेखि उन्चालिसौंसम्म वाचन भएका गजलहरूबाट बीसवटा गजललाई मनोनित गरेर एक उत्कृष्ट गजल छान्ने क्रममा छौं हामी मनोनयनमा परेका बीस गजललाई हाम्रा निर्णायकहरू फेसबुकमा प्राप्त लाइक अनि मनोनित बीस गजलकारहरू स्वयंले पनि दिने अंकका आधारमा विजेता छानिनेछ यस सम्बन्धी जानकारी हामी केही क्षणमा राख्नेछौ आजको कार्यक्रमको शुरूमै हामीले वाचन गर्यौं गजलकार दलवीर सिंह बराइली जीवको गजल उहाँकै शब्द रचना अनि रेखा घिमिरेको स्वर रहेको साङ्गीतिक एल्बम खुशीबाट लिइएको यो गीतसँगै आजको कार्यक्रम शुरू गर्दैछौं kula साँच्चै मन पराउँछ भनिदिनु हजुर तर भन्न डराउँछ भनिदिनु हजुर साँच्चै मन पराउँछ भनिदिनु हजुर तर भन्न डराउँछ भनिदिनु हजुर एकहोरो टोलाएर तिम्रै यादमा काली एकहोरो टोलाएर तिम्रै यादमा काली आज भोलि हराउँछ भनिदिनु हजुर तर भन्न डराउँछ भनिदिनु हजुर मध्यराति सपनीमा र सिरानी मध्यराती सपनीमा र सिरानी नाम लिँदै कराउँछ भनिदिनु हजुर तर भन्न डराउँछ भनिदिनु हजुर जुन तारा नसकिने तिमी बस्ने ठाउँमा जुन तारा नसकिने तिमी बस्ने ठाउँमा फुलै फुल झराउँछ भनिदिनु हजुर तर भन्न डराउँछ भनिदिनु हजुर त्यो समाज तिमीलाई स्वीकार्य छैन भने त्यो समाज तिमीलाई स्वीकार्य छैन भने सत्य बस्ती सराउँछ भनिदिनु हजुर साँच्चै मन पराउँछ भनिदिनु हजुर तर भन्न डराउँछ भनिदिनु हजुर बलिया आठ कैलाली घर भई हाल मुम्बईमा रहनुभएका अभागी मुकेश रेवलेको गजल थियो यो हामीले अघि पनि भन्यौं हामी एक उत्कृष्ट गजल छनौट गर्ने क्रममा छौं यसमा हामीलाई निर्णायकका रूपमा साथ दिँदै हुनुहुन्छ कवि तथा साहित्यकार विप्लव प्रतीकज्यू अनि रेडियोकर्मी तथा टेक्सस अमेरिकामा प्रकाशित हुने नेपाली भाषाको पत्रिका नेपाल दृष्टिका सम्पादक सुमन काजीज्यूले बीस गजल मनोनयनमा परेका छन् ती गजलहरू पढ्नका लागि कृपया हाम्रो वेबसाइट रन्सी मिडिया डट कममा लगअन गर्नुहोला विजेता कसरी छानिनेछ त्यसबारेमा भन्नेछौ एकैछिनमा माया लाउनुमा किन हित छ केही खोल खोला ओठ ए मेरी हजुर नजिक आउनु महा माया हो बुझ है पालिन्न पालेर धान यो यस्तो धन चिन्न साँचेर लाजले न्युरिनु एकछिनलाई राम्रो हो नभोली नमार मलाई हजुर नजिक आउनुमा बाँचेर लाजले न्युरिनु एकछिनलाई राम्रो हो नभोलि नमार्न मलाई हजुर मुख बन्द छ हो यो सही तर भन्दछन् यसो यो कुन भाव हो यसरी किन मेरी हजुर नजिक आउनुमा रुख देख्दैछु म सारिलो छाया छ तिमी छौ मन यस्तै यो माया छ बोलिने दुःख पनि एकछिनलाई सुखै छ यो सुख दिन्छौ कति मलाई हजुर नजिक आउ जिन्दगीले किन किन अवकाश लिनु भन्छ नरकदेखि स्वर्गको त्यो प्रवास लिनु भन्छ जिन्दगीले किन किन अवकाश लिनु भन्छ नरकदेखि स्वर्गको त्यो प्रवास लिनु भन्छ कस्तो हुन्छ नयाँ जीवनको सुरुवात गर कस्तो हुन्छ नयाँ जीवनको सुरुवात गर एकपटक गएर त आभास लिनु भन्छ नरकदेखि स्वर्गको त्यो प्रवास लिनु भन्छ कलियुगको सञ्जालमा धेरै नबस् तैले कलियुगको सञ्जालमा धेरै नबस् तैले त्यहाँ जे हुन्छ स्वतन्त्रताको खास लिनु भन्छ नरकदेखि स्वर्गको त्यो प्रवास लिनु भन्छ जिन्दगीका हरेक पल अँध्यारोमै बिताइस जिन्दगीका हरेक पल अँध्यारोमै बिताइस स्वायत्तताको चम्किलो त्यो प्रकाश लिनु भन्छ नरकदेखि स्वर्गको त्यो प्रवास लिनु भन्छ भेषभूषा भाषा र पहिचान त बचाइनस् भेषभूषा भाषा र पहिचान त बचाइनस् त्यही बसेर गाँसबास कपास लिनु भन्छ जिन्दगीले किन किन अवकाश लिनु भन्छ नरकदेखि स्वर्गको त्यो प्रवास लिनु भन्छ लमजुङ भोर्लेटार घर भई हाल भारतमा रहनुभएका सूरज गुरूङको यो गजलसँगै फेरि पनि स्वागत छ कार्यक्रम यो साँझ यो सुबासमा एक व्यक्ति र उनका चौध पन्ध्र वर्षका बालक एक होटलमा बास बस्न पुगे होटलको काउन्टरमा काम गर्ने होटल कर्मचारीले बाबु छोराको शान्त र निन्याउ र अनुहारको बारेमा चाल पाए पछि बाबु छोराले त्यही होटलमा खाना खाँदै थिए फेरि पनि होटल कर्मचारीहरूले देखिरहेका थिए ती बाबु छोरा खुसी छैनन् छोरा चाहिँ खाना खानमा त्यति चाख देखाइरहेका छैनन् दुवैले खाना खाए छोरा चाहिँ सिधै आफ्नो कोठातिर लागे भने बाबु चाहिँ होटल काउन्टरमा आएर होटलका म्यानेजर कहाँ छन् भनी प्रश्न राखे सर के हामीले गर्नुपर्ने सुविधामा केही कमी कमजोरी भयो कि कोठा खाना कुनै कुरामा केही कमजोरी कर्मचारी डराए होइन त्यस्तो केही होइन तर के म म्यानेजरसँग कुरा गर्न सक्छु बाबु चाहिँले पुनः भने म्यानेजर तुरन्त बोलाइए म्यानेजरले उनलाई आफ्नो कार्यालयभित्र लगे हामी आजको रात यस होटलमा बस्दैछौ चौध वर्षको मेरो छोरा रोगी छ र भोलिबाट केही चिकित्सा विधानबाट उपचार गरिँदैछ जसले गर्दा उसका टाउकोका कपालहरू बिस्तारै झर्दै जानेछन् महिनौ लामो थेरापीका क्रममा कपाल गुमाउँदै जानुको पीडा सहनुभन्दा ऊ आजै रात टाउको सबै कपाल फाल्न चाहन्छ आफ्नो छोराको हौसला बढाउन म पनि आफ्नो टाउको मुण्डन गर्दैछु म चाहन्छु भोलि बिहान हामी बाबु छोरा उठेर मुण्डन गरेको टाउको लिएर यहाँ बिहानको नास्ता खाना निस्किँदा तपाईँका कर्मचारीहरू हामीप्रति नहाँसुन् सहज व्यवहार प्रस्तुत गरिदिउन् बाबुको यो सबै कुरा म्यानेजरले ध्यानपूर्वक सुने र सबै कर्मचारीले राम्रो व्यवहार देखाउने कुरामा आश्वस्त तुल्याए भोलिपल्ट बिहान दुवै बाबु छोरा आफ्नो कोठाबाट निस्के र होटलको नास्ता गर्ने कोठामा पसे दुवै मुण्डन गरिएको टाउको लिएर त्यहाँ उनीहरूले देखे करिब एक दर्जन जति कर्मचारी काम गरिरहेका स्वाभाविक र सहज व्यवहार प्रस्तुत गरिरहेका अनि सबैजना मुण्डन गरेको टाउकोमा आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार ताराको आँखामा तारै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा कारै संसार फुलको आँखामा कुनै संसार काँडको आँखामा काँडै संसार बिग्रैना मारो चित्ता शुद्ध होस मेरो बोली बुद्ध हो मेरो पैतालाले हिरैना मारो राम्रो आँखामा खोल्छ राम्रै संसार काँडाको आँखामा काँडै सं फुलको आँखामा फुलै संसार ताराको आँखामा काँडै संसार गोधुलीमा घामले लाली छरेर गयो तिम्रो सुन्दर सपना सारा मरेर गयो गोधुलीमा घामले लाली छरेर गयो तिम्रो सुन्दर सपना सारा मरेर गयो खै तिमीले के नै गर्न सक्यौ र आज खै तिमीले के नै गर्न सक्यौ र आज सफलता नै सबै ओह्रालो लागेर गयो तिम्रो सुन्दर सपना सारा मरेर गयो विश्वास गरिराख्यौं तिमीलाई विश्वास गरिराख्यौ तिमीलाई सारा जनताको विश्वास मरेर गयो तिम्रो सुन्दर सपना सारा मरेर गयो यो देशको नेताहरू यस्तै रहेछन् यो देशको नेताहरू यस्तै रहेछन् मुखौटे भाषण मात्र गरेर गयो गोधुलीमा घामले लाली छरेर गयो तिम्रो सुन्दर सपना सारा मरेर गयो मलाई राम्रो मिलाएर लेख्न त आउँदैन समय मिलेको बेला यसो कुर्न मन लाग्छ भन्दै यो सामग्री पठाउनु भएको थियो डिआर बमजनज्यूले यो साँझ यो सुवासले गर्ने उत्कृष्ट गजल छनौटमा विजेता छान्ने काम तीन तरिकाबाट गरिँदैछ निर्णायकको मत पूर्णाङ्कको सत्तरी प्रतिशत बीस मनोनित गजलकारहरू आफैले आफ्नो बाहेकका गजललाई दिने अङ्क दस प्रतिशत र फेसबुक भोटिङ बीस प्रतिशत फेसबुकमा भोटिङ शुरू भइसकेको छ र अगस्त उन्नाइस गतेसम्म खुला रहनेछ तपाईँ फेसबुक मार्फत मनोनयनमा परेका बीसवटै गजल सुनेर मन परेको गजललाई भोट गर्न चाहनुहुन्छ भने कृपया हाम्रो कार्यक्रमको फेसबुक पेजमा पाल्नुहोला Facebook dot com forward slash यो साँच यो सुबास विथ प्रदीप गिरी हाम्रो फेसबुक पेजको वालमा प्राप्त लाइकलाई मात्र भोटका रूपमा गणना गरिने जानकारी गराउन चाहन्छौ उन्नाइसवटा प्रतिद्वन्दीलाई उछिनेर विजेता बन्ने गजलले के पुरस्कार जित्नेछ र विजेता घोषणा कहाँ कहिले हुनेछ भन्नेछौ एकैछिनपछि Aglane jos masa Imro garam zabani le Yum paglane को बोली वचन काट्न सकिन आफैलाई सोधी हेरे ढाँट्न सकिन बैगुनीको बोली वचन काट्न सकिन हजारौंमा देखे उनलाई आज मैले हजारौंमा देखे उनलाई आज मैले निष्ठुरीलाई नजर बाँडले छाट्न सकिन बैगुनीको बोली वचन काट्न सकिन कस्तो मिठास बोली सुन्दरती नयन हेर कस्तो मिठास बोली सुन्दरती नयन हेर बेहोसी भई एकैछिनमा आँट्न सकिन बैगुनीको बोली वचन काट्न सकिन यौवनले भरिएका नसालुती नजर तिम्रा यौवनले भरिएका नसालुती नजर तिम्रा तिम्रै नसा चढे पनि आज मात्न सकिन बैगुनीको बोली वचन काट्न सकिन अङ्ग अङ्ग बैस तिम्रो फुलेको छ आज हेर अङ्ग अङ्ग बैस तिम्रो फुलेको छ आज हेर त्यसैले त यो मन अन्तै साट्न सकिन आफैलाई सोधी हेरे ढाँट्न सकिन बैगुनीको बोली वचन काट्न सकिन दुदिला भाटी आठ थालिङ गलकोट बागलुङ घर भई हाल इङ्ल्यान्डमा रहनुभएका राजन सुवेदी रकीको यो गजलसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा आजको हाम्रो यात्रा रातिको दस बजेसम्म रहनेछ मुटु रोगका डाक्टर आफ्नो कार बिग्रिएपछि नजिकैको एउटा ओकसपमा पुगेछन् आफ्नो गाडी लिएर ओकसपका मेकानिक भनौ वा मालिक भनौ अलिक जोसिला र मिजाज खालका थिए उनले डाक्टरलाई उनकै गाडीमा काम गर्दै गर्दा प्रश्न राखे डाक्टर साहब म सोच्ने गर्छु हामी दुवै जीविकोपार्जनका लागि के गर्छौ अनि तपाईँले मभन्दा कति बढी कमाउनुहुन्छ के भन्नुहुन्छ डाक्टरले मुसुक्क हाँसेर टारे मेकानिकले पुनः बोले ल हेर्नुहोस् गाडीको यो अप्ठ्यारो इन्जिनमा काम गर्दैछु म यसलाई खोल्छु पाइपहरू ठिक गर्छु अनि पुनः सबैलाई मिलाएर राख्छु गाडी राम्ररी नयाँ जस्तै चलोस् भनेर यसो बुझेर ल्याउँदा हामी दुवै एउटै काम गर्छौँ नि होइन त र पनि तपाईँ मभन्दा दस गुणा बढी कमाउनुहुन्छ के भन्नुहुन्छ तपाईँ डाक्टर एकछिन सोचमा परे मुसुक्क मुस्कुराए रबा ने एक पटक चलिरहेको इन्जिन ठिक गर्न कोसिस गरिहेर्नुहोस् माया बिना को जिन्दगी माया बिना को संसार माया बिना संसारा कस को पोला हजूरा कस को पोला हजूरा माया वसुवंशन बिछोड़ भयो भन्छन् माया वसुवंशन बिछोड़ भयो भन्छ छन् किन यस्तो हुन्छ हजुर किन यस्तो हुन्छ हजुर संसारा कस को मोहला हजूर कस को मोहला हजूर माया बसु भञ्चन बिछड भयो भञ्चन माया बसु भञ्चन बिछड भयो छन् किन यस्तो हुन्छ हजुर किन यस्तो हुन्छ हजुर आज हामी यो साँझ यो सुबास उत्कृष्ट गजल छनौटका विषयमा चर्चा गरिरहेका छौं उत्कृष्ट गजल छनौटमा विजयी हुने गजलका गजलकारले नगद पुरस्कार एक सय एक अमेरिकी डलर एउटा यो साँझ यो सुबास टी सर्ट अनि प्रमाणपत्र प्राप्त गर्नुहुनेछ आउने हप्ताको चालिसौं श्रृंखलामा कुन गजल उन्नाइसवटा गजललाई पछि पार्दै उत्कृष्ट भयो त्यसको बारेमा जानकारी लिएर आउनेछौ यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र at the rate Gmail dot com हाम्रो एसएमएस नम्बर अन्ठानब्बे शून्य अठासी छब्बिस एक सय सोह्र अनि अन्य थप जानकारीका लागि हाम्रो वेबसाइट रन्सी मिडिया डट कममा लगन गर्नुहोला बमघा एक गुल्मीका कृष्ण पौड्यालको गजल वाचनसँगै निर्माता रन्सी र म प्रस्तुता प्रदीप गिरी बिदा चाहन्छौ शुभरात्री असफल मान्छेसँग जितका कुरा नगर सूर्यास्तमा हराउने शीतका कुरा नगर असफल मान्छेसँग जितका कुरा नगर सूर्यास्तमा हराउने शीतका कुरा नगर भन्छौ तिमी मायाले मात्र चलेको छ संसार भन्छौ तिमी मायाले मात्र चलेको छ संसार धोकेबाजको जमानामा प्रितको कुरा नगर सूर्यास्तमा हराउने शीतका कुरा नगर बजाइने संगीत नै हो मन्दिरमा र बारमा बजाइने संगीत नै हो मन्दिरमा र बारमा अन्तर कति हुन्छ त्यो गीतको कुरा नगर सूर्यास्तमा हराउने शीतका कुरा नगर हाँसो खुसी बाँडे पनि आँसु एक्लै पिउनु पर्छ हाँसो खुसी बाँडे पनि आँसु एक्लै पिउनु पर्छ मेरो सामु कहिले अब हितको कुरा नगर सूर्यास्तमा हराउने शीतका कुरा नगर समस्या र बाध्यतामै जीवन अन्त्य होला बरु समस्या र बाध्यतामै जीवन अन्त्य होला बरु स्वार्थी छ हाम्रो समाज रितको कुरा नगर असफल मान्छेसँग जितका कुरा नगर सूर्यास्तमा हराउने शीतका कुरा नगर जुनी जुनी न संग संग बाछी राम आजम पलछा है जे गरौँ अझै गरौँ भोलिहरू बिर्सिएर जे जे गरौँ अझै गरौँ हतारोमा हुन्न जीवन होस राखेर अघि बढौँ